अब एघारौँ अध्याय कुमार चाहिँ आज्ञा गर्नुहुन्छ हे यस्तुमुनि त्यसपछि सतीदेवीको सम्पूर्ण अङ्ग पतन भयो र महादेवले चित्त दृढ गर्न नसके हा सतीदेवी भनी भूमिमा ढलेर मोर्छा परे निकै बेरपछि चेत आयो र सुस्केर हाले मनले सतीदेवीलाई नै सम्झी बौला जस्ता जहाँ तहाँ भएर हिँड्न डुल्न लागे यस्ता तराई खेलेको महादेवलाई देखेर तारकासुर दैत्यले आफ्ना मन्त्रीहरूसित भन्यो हे मन्त्री हो सतीदेवी मर्राले महादेव हिँडेको देख्यौ हेर भौला जस्तै भएर हा सतीदेवी भन्दै जहाँ तहाँ घुमिरहेछन् यसै अवसरमा देवताहरूसित युद्ध गरी इन्द्रको अमरावती हात पारौँ अब हामीलाई कसले के गर्न सक्दछन् लौ जाउँ भनी आफ्ना जो भएका सेनाहरू अघि लगाई मन्त्री समेत भएर युद्ध गर्न भनी अमरावती गयो तब इन्द्र यी हे देवता हो अब यहाँ नबसाउँ किनभने तारकासुरलाई महादेवले वरदान दिनुभएको छ अत त्यसलाई युद्ध गरेर जित्न कोही सक्दैनन् बरु भागौँ भनेर स्वर्गबाट भागी मृगस्थलीमा आएर बसिरहे त्यसरी देवताहरू भागेपछि तारकासुर दैत्यले इन्द्रको अमरावतीले स्वर्ग मर्त्य पाताल तिनै लोकको राज्य गरेर आनन्दले रह्यो हे मुनि त्यसपछि महादेव पृथ्वी भ्रमण गर्दै मृगस्थलीमा आइपुग्नुभयो र त्यसरी श्री महादेव आइपुग्नु भएको भएकोदेखि देवताहरूले साष्टाङ्ग प्रणाम गरी हे ईश्वर अब हामी अब तपाईँसँग मृतक छैन नेत्र उगारी हेर्नुहोस् पापिष्ट तारकासुर दैत्यले अमरावतीले हो त्यसलाई हजुरले वरदान दिनुभएको हुनाले हामी त्योसित युद्ध गर्न नसकी भागेर यहाँ आएर बसेका छौँ हाम्रो रक्षा गरी पापिष्टतारका सुरको हंसमार गर्नुहोस् भनी बिन्ती गरे यति इन्द्राजी गरी देवताले बिन्ती गरेको सुनि महादेवले आँखा उगारेर हेर्नुभयो र देवताहरूलाई हेरी हे केही उत्तर नदी सतीदेवीलाई नै सम्झी हा सती भन्दै त्यहाँबाट पनि हिँड्नुभयो महादेवले शोक गरेको देखि संसारका यावत जीवात्मा जति प्राणी छन् ती कसैले पनि सहन सकेनन् यस्ता तरले शोक गरेर महादेव एक सय वर्षसम्म पृथ्वी भ्रमण गरेर हिँडिरहनुभयो त्यहाँपछि एक दिन श्री महादेवले आफ्नो चित्त दृढ गरेर हेर्नुभयो र सतीदेवीको शरीर आफूसित छैन भन्ने थाहा पाएपछि अब के गरौँ कहाँ जाउँ के गर्नाले शान्ति प्राप्त होला भनी भरिसके चित्तमा धैर्य धारण गरी अब उत्तरा पन्थमा तपस्या गर्न जान्छु भने हिँड्नुभएको त चित्त दृढ हुन नसकेर भ्रम भई उत्तरतिरको बाटो छाडेर दक्षिणतिरको बाटो लागेर जाँदा जाँदा कर्नाटक नगरको नगिचमा एउटा ब्रह्मपुर नामको नगरमा पुगे त्यहाँका ऋषिहरू त्यस बखत गङ्गा स्नान गर्न गएका थिए ऋषि पत्नीहरूले त्यतैबाट जान लागेका महादेवलाई देखेर परस्पर भन्न लागे हे ऋषि पत्नी हो हेर ती गएका महादेव हुन् सतीदेवी मर्नाले बहुला जस्ता भई त्यस्ता किसिमले हिँडिरहेका छन् हाम्रा ऋषिहरू एक भक्त रहनाले र व्रतहरू गर्नाले दुर्बल छन् त्यसै कारण हामीहरूलाई काम भोगमा सन्तुष्ट पार्न सक्दैनन् यसकारण हामीहरू यिनै महादेवका पछि लागेर जाउँ भनी सबै ऋषि पत्नीहरू महादेवका पछि लागे त्यसरी निजी तिनीहरू गएको गङ्गा स्नान गर्न गएका ऋषिहरूले थाहा पाइ खोज्दै गए निकै पर बाटोमा भेट्टाए हे महादेव तिमीले किन हाम्रा स्त्रीहरू हरण गरेर ल्यायौ भने यदि ऋषिहरूले भनेको सुनि तिम्रा स्त्रीहरू म किन हरण गरेर ल्याउँथेँ भने महादेवले उत्तर दिनुभयो अनि ऋषिहरूले यी तिम्रो पछि लागेर आएका को हुन् त भने अनि महादेवले पछाडि फर्केर हेर्दा ऋषिपत्नीहरूलाई देखेर मैले त ल्याएको होइन कुन्नी किन पछि लागेर आएछन् भन्नुभयो अनि ऋषिहरूले हे महादेव तिम्रो लिङ्ग देखेर हाम्रा पत्नीहरू पछि लागेर आएका हुन् अत तिम्रो त्यो लिङ्ग पतन होस् भनेर श्राप दिए ऋषिहरूको श्रापले महादेवको लिङ्ग पतन भयो र त्यही लिङ्गबाट ज्योतिर्लिङ्ग उत्पन्न भएर सारा ब्रह्माण्ड छोप्न लाग्यो अनि देवता यक्ष गन्धर्व किन्नर नाग आदि श्री विष्णु भगवान् कहाँ गएर विन्ती गर्दछन् हे प्रभु महादेवको ज्योतिर्लिङ्ग उत्पन्न भएर सारा ब्रह्माण्ड छोप्न लाग्यो सोही कुरा विन्ती गर्न आयौँ अब जसो गर्ने हो चाँडै नै गर्नु पर्यो यदि तिनीहरूको वचन सुन्न साथ तिनीहरूको बिन्ती सुन्न साथ विष्णु भगवान् तत्काल उठेर ज्योतिर्लिङ्गलाई अँगालो हाल्दैमा ज्योतिर्लिङ्ग साम्य भयो त्यो देखेर सम्पूर्ण देवता यचय नाग गन्धर्व किन्नर आदिले धन्य धन्य विष्णु भनेर अनेक प्रकारले स्तुति गरी आफ्ना आफ्ना आश्रममा गए त्यहाँपछि सोही ज्योतिर्लिङ्गबाट प्रकट भई महादेवले ऋषिहरू छेउ आई हे ऋषि हो तिमीहरूले म निरपराधीलाई श्राप देऊ अत तिमीहरूको पनि वाक्य अशुद्ध होस् र ब्राह्मणीहरू पनि एक पुरुष भनेर बस्न नसकुन् भनी श्राप दिए उत्तरा अन्तमा गएर काम क्रोध लोभ मोह छाडी सम्पूर्ण इन्द्रिय बाँधी तिनै नेत्र परब्रह्ममा मिलाई बडो कष्टले तपस्या गरिरहनुभयो इति श्री स्कन्द पुराणे केदारखण्डे माघ महात्म्य कुमार सम्मादे श्री स्वस्तानी परमेश्वर व्रत कथायाम इन्द्रादि देवता मृगस्थली प्रवेशो नाम एकादशोध्याय